कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज कालजय नेपाली गीतहरूको विशेष प्रस्तुति अजर अमर गीतहरूको एक सय दशौं श्रृंखलामा नेपथ्यका सहयोगी सुफल काफले सशिन्द्र गौतम सहित प्राविधिक मित्र सन्दीपका साथमा यो प्रस्तुता प्रकाश सामीको शालीन अभिवादन कालजयी नेपाली गीतहरू अजम्बरी गीतहरू वा सदाबार गीतहरू यी धेरै नामले पर्यायले सम्बोधित हुने गीतहरूको इतिहासको श्रृंखला विस्तारै मेटिँदै मेटिँदै गरेको बेला वा नेपाली गीतको रेकर्डिङ शुरू भएको एक सय सात वर्ष पार गरिसकेपछिको इतिहासमा हामी उज्यालो नाइन्टी नेटवर्कबाट यो कार्यक्रम शुभारम्भ गर्यौं आजभन्दा एक सय दस अङ्क अगाडि यो कार्यक्रमको उद्देश्य हरेक संचार माध्यममा त्यही रूपले हुनु पर्यो वा हुनुपर्छ भन्ने धारणा धेरैको रह्यो किनकि हाम्रा गीतहरूको संरक्षण कुनै टेलिभिजनको सिरियल वा कुनै फिल्मको कथा वा कुनै रेकर्डिङका स्टुडियोले गर्ने छैनन् तिनलाई हामीले नै हाम्रा श्रोतामन भावक मनमा विस्तारित गर्दै वा विस्तीर्ण गर्दै लानुपर्छ भन्ने इतिहाससँगै परिकल्पना गरिदियो कार्यक्रमको शुरूआत भएको हो आज यसको एक सय दस अंक पुगेको छ र यो एक सय दस अंकमा आइपुग्दा हामीले केही यस्ता कलाकारहरूलाई सम्झना गरेका छौं केही यस्ता गायकहरूलाई जसले नेपाली आधुनिक संगीतको संरक्षणमा पहिलो चरणमा सक्रिय योगदान पुर्याएका थिए तिनको चर्चाभन्दा अगाडि गोपाल योजनको शब्द संगीतको स्वरमा आज देश विदेशी सहयोग स्नेह सद्भावका साथ कहीँ कहीँ विदेशी अपमान पनि सहिरहेको बेला एउटा नेपाली मनले निवेदन गरेको यो पंक्तिसँगै यो अङ्कको शुभारम्भ गर्दछ बनेको सपहराल यो छात मेरो बगेको सठहरा रगतमा मेरो पखेरो मले खेलने मझुके न झुकने छोरो मझुकते न झुकने नेपाल you. खोसेको रोटीले मेरो पेट भरिन्न मागेको धोतीले मेरो लाज छोपिन्न खोसेको रोटीले मेरो पेट भरिन्न मागेको धोतीले मेरो लाज छोपिन्न घोटिएर हात पाउ झरी जाउँ नौला तर कोही अगाडि हात जोडिन्न हात जोडिन्न बनेको छ पहराले यो छात मेरो बगेको छ छहरा रगतमा मेरो पखेरो जन्मी ठाकुराम खेलने मझुकते न झुकने नेपाल को छोरो मझुक दे न झुकने नेपाल को छोरो आ Ah आगो सहन्छु अन्याय सहन्न म तृष्णा सहन्छु तिरस्कार सहन्न म आगो सहन्छु अन्याय सहन्न म तृष्णा सहन्छु तिरस्कार सहन्न मेरो शिर उडाऊ बरु त्यो सहन्छु तर कोही परायाले टेके सहन्न टेके सहन्न बनेको छ पहराले यो छाती मेरो बगेको छ सहारा रगतमा मेरो पखेरुमा जन्मी म तृष्णा सहन्छु तिरस्कार सहन्न मेरो शिर उडाउ बरु त्यो सहन्छु तर कोही पराय टेके म सहन्न नेपालीले टिस्टा नदीसम्म गएर खुकुरी गाडेको इतिहास छ कुनै एउटा विदेशी कूटनीतिज्ञले एउटा नेपाली सहसचिवलाई एउटा नेपाली श्रष्टालाई तिम्रो देश त भारतको एउटा पटना जति पनि छैन भन्दा ती नेपालीले यति मात्र भने तिम्रो विशाल भारतको अगाडि बेलायत तिम्रो एउटा प्रान्त जति पनि छैन तर बेलायतले तिमीहरूलाई नोकर बनायो यो जवाब सुनेर स्तब्ध भएका थिए एक भारतीय कूटनीतिज्ञ आज नेपाली संचार जगतमा कहीँ कुनै सम्पादकलाई दूतावासबाट धम्क्याएको खबर छ कहीँ प्रहरी अधिकृतलाई अपमानित गरेको खबर छ यी सबै सन्दर्भका बीच गोपाल यञ्जनको बनेको छ पहराले यो छाती मेरो गीतबाट हामीले यो अङ्क शुभारम्भ गर्यौं ती सबै घृणित कार्यहरूको घोर गर्दै गोपाल इन्जनको यो गीतलाई नयाँ पुस्ताले पनि सम्मानपूर्वक गाउँदै आएका छन् हालैका दिनमा युट्युबमा यो गीत लोकप्रिय बनाए दुई आमा छोरीले गायिका सुसन मास्के र उनकी छोरी आस्था मास्केले यसरी यो स्कूलमा विभिन्न सन्दर्भमा यो गीतले राष्ट्रियताको भावको कारण मात्र पनि होइन नेपालीको पहिचानका कारण यो गीतले ख्याति कमाउँदै आएको छ नेपाली सुगम संगीतको इतिहासलाई जोड्दा यो एक सय सात वर्षको इतिहासमा प्रवेश गरेको छ यही वैशाखको सन्दर्भ नै पर्छ पहिलो पटक नेपाली गीतको रेकर्डिङ गायक सेतुराम श्रेष्ठले भारतको कोलकातामा गरेका थिए गजलकार मोतीराम भट्टको मेरा नजरमा राम प्यारा छन् बोलको गीत र राजामती कुमती जीके ओसा पिरती जस्ता गीतहरू रेकर्ड गरेर त्यसबाहेक अन्य सातवटा निर्गुण भजन पनि रेकर्ड गरेर सेतुराम श्रेष्ठ नेपाली जातिका प्रथम गायक भएका थिए काठमाडौँ भद्रकालीका साहु जनक बहादुर र उदय बहादुर कम्पनीको नामबाट रेकर्ड भएका यी गीतहरू नै नेपाली जातिको रेकर्ड भएको पहिलो गीत मानिन्छ भने रेडियो नेपाल स्थापना भएपछिको पहिलो गायक मानिन्छ हरिप्रसाद रिमाल र पहिलो संगीतकार महिला संगीतकार मानिन्छ कोइली देवी कोइली देवीको स्वर र संगीतको यो गीतबाट हामी इतिहासमा चरणगत रूपमा प्रवेश गर्छौं तिम्रो मोहनी बोली तिम्रो मोहनी ताजा राम्रो गीतहरूको आज एक सय दशौं श्रृंखलामा हामी एक सय सात वर्ष अगाडि रेकर्डिङ भएका गीतहरूको इतिहासदेखि कुराकानीको शुरूआत गर्दैछौ भने करिब दुई हजार सात सालपछि रेडियो नेपालको स्थापना भएपछि त्यहाँ गाउन शुरू गरेका प्रथम चरणका गायक गायिकाहरूमा प्रथम महिला संगीतकारका रूपमा परिचित कोलीदेवीको यो स्वरबाट कुराकानीलाई फेरि जोड्छौं मकवानपुरको चिसा पानीमा जन्मिएकी कोलीदेवीको वास्तविक नाउँ पान्तरी थियो उनी उनकी राम रामकुमारीको प्रेरणाले गायनमा आएकी थिइन् र उनको गायनको शुरूआत भएको थियो काठमाडौँ थापाथलीको सिंहमहलबाट महल जहाँ अहिले नेपाल राष्ट्र बैंकको भवन छ वा थियो भन्नुपर्ला किनकि भर्खर गएको विनाशकारी भूकम्पले त्यो सिंहमहल केही हद ध्वस्त पनि भएको छ त्यही सिंहमहलभित्र पान्तरीले आफ्नो नाउँ पहिलोपटक कोइली देवी भनेर पाइन् सिंह शमशेरले उनलाई उनको स्वर सुन्ने बित्तिकै यिनको आवाज त कोइली जस्तो कोइलीको जस्तो रहेछ यिनलाई कोइली देवी नाम दिनु भनेर भने र कोइली देवी यसरी पान्तरीबाट कोइली देवी भइन् र उनको रेडियो नेपालमा लाइब्रेरीसँग कार्यबद्ध रहिरहेका साकार भक्त माथेमासँग वैवाहिक जीवन शुरू भयो र साकार भक्त माथेमा र कोइली देवीको लामो वैवाहिक जीवन बितेपछि साकार भक्त भक्तमातेमा अचानक एक दिन बिते त्यसपछि कोइली देवीको एक्लो जीवन शुरू भयो संघर्षको जीवन र नेपाली संगीतको इतिहासमा एउटा दुर्भाग्यपूर्ण कथा मान्नुपर्छ कुनै चर्चित गायिकाको कुनै सम्मानित कलाकारको बहत्तर वर्षको उमेरमा पहिलो पटक गीत एल्बम विमोचन भयो सम्झना हजुरलाई नामबाट निषेधदिन केवल सम्झिरहन्छु हजुरलाई गीतको शीर्षकबाट सम्झना हजुरलाई नामबाट म्युजिक नेपालले उनको एल्बम उनकै जन्मदिन पारेर निकाल्यो बहत्तर वर्षको उमेरमा यो मुलुकमा कोही पन्ध्र वर्ष उमेरमा एल्बम निकाल्छन् कोही नौ वर्षमा कोही दुई वर्षमा कोही सत्र वर्षमा तर देवी जस्तो साधक समर्पित गायिका नेपाली सुगम संगीतलाई यो शिखरमा आरोहण गराउने एक श्रष्टाको एल्बम बहत्तर वर्षको उमेरमा निस्कियो यो एउटा ठूलो ट्रेजेडी पनि हो कोलीदेवीको जस्तै कथा गायक हरिप्रसाद रिमालको पनि छ रेडियो नेपालका प्रथम गायक हरिप्रसाद रिमाल क्रान्तिकारी कवि गोपाल प्रसाद रिमालका कान्छा भाइ हुन् र उनी निबन्धकार शंकर छानेका भान्दाई पनि हुन् हरिप्रसाद रिमालका बीस एक्काइसवटा गीत रेड नेपालमा रेकर्ड भएका छन् तर उनको एघार बाह्रवटा गीतकोटा संकलन फगत एक नजरमा नामबाट भर्खरै आठ नौ वर्ष अघि मात्रै सिडीको रूपमा निस्कियो रेडियो नेपालको प्रथम गायकको एउटा क्यासेट एउटा सिडी निस्किन उनको पुरै जीवन बिताउनु पर्यो यो बजारी तन्त्रको वा उपभोक्ता संस्कृतिको एउटा सजाय नै हो कुनै एउटा चर्चित कलाकारको लागि हरिप्रसाद रिमालले आफ्ना दाजु गोपाल प्रसाद रिमालका गीत पनि गाएका छन् तारणी प्रसाद कोइरालाका गीत पनि गाएका छन् केशवराज पिडालीका गीत पनि गाएका छन् गायिका रचनाकार कोरेदेवीका गीत पनि गाएका छन् तर यहाँ प्रस्तुत छ उनको आफ्नै संगीतमा तारणी प्रसाद कोइरालाको शब्दमा यो गीत ha ha ha पवनले फुललाई केही भन्यो कि क्या केही भन्यो कि क्या कि झस्किँदै कि मस्किँदै कि झस्किँदै कि मस्किँदै खुसिएर जिस्किँदै पवन औ फूल को दिल मिल्यो कि क्या दिल मिल्यो कि क्या दिल मिल्यो कि क्या प्रियसी पवन को काखमा जो झुकिन् लाजली चन्द्रमा बादल लुकिन् प्रियसी पवनको काखमा जो झुकिन् लाजली चन्द्रमा बादल लुकिन् पवनको पर्सले केसरी थर्कियो पवनले फुलको दिल हरियो कि क्या दिल हरियो कि क्या दिल हरियो की क्या रात भर रात भर रात भर पवन ले फूल लाई हम कियो रात भर मां मधुर बास गम कियो रात भर रात भर रात भर पवनले फूल लाई हम कियो रात भर वायुमा मधुर बास गम कियो मिलन को आसमा जुनकिरी झलकी फूल को पातमा मोती पोटल कियो मोती पोटल कियो पवनले फुललाई केही भन्यो कि क्या केही भन्यो कि क्या पवनले फुललाई के भन्यो कि क्या केही भन्यो कि क्या हरिप्रसाद रिमालको स्वर हरिप्रसाद रिमाल मूलत अभिनेता हुन् रंगमञ्चका निर्देशक उनका धेरै शिष्यहरू अभिनेता जितेन्द्र महतविलासी मदनदास श्रेष्ठ मदन कृष्ण श्रेष्ठ हरिवंश आचार्य वा अन्य कलाकारमा उनकै निर्देशनबाट नाटकमा पहिलोपटक अभिनय गरेका शिवश्रेष्ठ जसले दुई लास एक चिहानमा हरिप्रसाद रिमालको निर्देशनमा नै अभिनय गरेका थिए र त्यसपछि मात्र शिवश्रेष्ठ चलचित्र जीवन रेखामा नायकका रूपमा पर्दामा आएका थिए हरिप्रसाद रिमालको नेपाली रंगमंचको इतिहासमा निर्देशकको हिसाबमा लामो इतिहास छ क्रसमा टाङ्गेको जिन्दगी मसान जस्ता नाटकहरूको निर्देशन त्यसै गरिकन बासु शशीको सपथोक गर्नुपर्छ जस्ता नाटकको निर्देशन पनि उनले गरेका छन् भने चलचित्रमा उनले आमा हिजाज भोलि परिवर्तन मनको बाँध केगर केडेरा पिरती जस्ता फिल्ममा पनि अभिनय गरेका छन् शारीरिक रूपले अहिले अत्यन्त अस्वस्थ हरिप्रसाद रिमालको स्वास्थ्य लाभको कामना गर्दै हामीले उनको गीतलाई सुन्यौं तारानी प्रसाद कोरालाको शब्दमा अजर अमर गीतहरूका बारेमा हाम्रो फेसबुकमा हामीले लेख्नुभएको छ दिनेश रावतले अजर अमर गीतहरू निरन्तर सुन्न थालेको पनि एक सय दशौं श्रृंखला भएछ आज पनि सुनिरहेको छु अरबको भूमिबाट भनेर त्यसै गरिकन राजेश्वर उदय लेख्नुहुन्छ जब हाम्रो ऐतिहासिक धार्मिक तथा सांस्कृतिक सम्पदाहरू एकपछि अर्को ढल्दै गए भत्किए नामो निशान मेटिए सड़कहरू चिराचिरा परे घरहरू पक्षघात भएको जस्तो खर्ल्याङ खुर्लुङ ढल्यो जनधनको क्षतिको कुरै नगरी भन्ने सुने मन भकानियो शान्त गर्नै सकिएन थाम्नै सकिएन कस्तो सुन्दर संरचनाहरू प्राय सबै ढले तर हामी नेपालीहरू सबैलाई देश निर्माणमा एक टीका बनायो अब यो शोकलाई शक्तिमा रूपान्तरण गर्ने बेला आयो जस्तो लाग्छ जसले जे सक्छ योगदान गर्ने समय आयो आफ्नो घर आफै बनाउनुपर्छ अनि मात्र राष्ट्र नयाँ स्वरूपमा निर्माण गर्न सक्नेछौ र भावी पिढ़ीलाई सुन्दर शान्त समृद्ध नेपाल हस्तान्तरण गर्न सक्छौ मन अशान्त छ अझै त्यसैले आर्तहरूमा मलम लगाउन आज अझ अमर गीतहरू सुन्न बसेको छु भनेर उहाँले लेख्नु भएको छ राजेश्वर उदयजीलाई धेरै धेरै धन्यवाद गायन क्रमको इतिहासमा हरिप्रसाद रिमाल कै समकालीनका रूपमा गायक नरराज ढकाल आयो नरराज ढकाल को गायन सुनेर प्रभावित भएर तत्कालीन शासकले उनलाई संगीत प्रवीण पदवी दिए र तिनै नाराज ढकालले पछि भारतको सांगीतिक शहरमा गएर संगीत प्रवीणसम्मको अध्ययन गरेर आयो दुई हजार तेह्र सालमा पानीको हाहाकार भएको बेला नाराज ढकाललाई दरबारमा वर्षा राग गाउन बोलाइयो भारतीय राजदूतावासका त्यति बेलाका एकजना राजदूतले नराज ढकाललाई भने तपाईँ गाएर पानी पार्न सक्नुहुन्छ अरे घाम चर्काउन सक्नुहुन्छ अरे भन्ने सुनियो के यो सत्य हो नराज ढकाललाई त्यो चुनौती हास्यास्पद पनि लाग्यो र आफ्नो गायनप्रतिको विश्वास पनि उनलाई थियो उनले भने मैले धेरै घमण्ड त गर्दिनँ तर तपाईँको यो कार्यालयको झ्यालको सिसासम्म मेरो म फुटाउन सक्छु गीत गाएर र यो भारतीय राजावासका कुटनीतिज्ञलाई यो चुनौती मन पर्यो र उनले आग्रह गरेर ल त उसो भए नराज ढकालको तीस पैंतिस मिनटको लामो गायनपछि उनको कार्यालयको झ्यालको सिसा चरक्क चर्किने गरी फुट्यो त्यसपछि भारतीय कुटनीतिज्ञले उनको अगाडि शिर झुकाएर भने तपाईँ उस्ताद हुनुहुँदो रहेछ हामीले मान्यौं ती थिए हाम्रा नरराज ढकाल जसको स्वरले त्यस्तो जादु देखायो र उनलाई त्यति बेलाको शासकले संगीत प्रवीण पनि दियो नराज ढकाल संगीत अध्ययनका निम्ति कलकत्ता पनि गए र नेपाली जगतकी प्रथम गायिका मेलवा देवीका शिष्यका रूपमा उनी त्यहाँ बसे तर मेलवा देवीसँग सामान्य खटपट भएपछि उनी फर्केर नेपाल आयो नराज ढकालका भिनाजु जो चर्चित संगीतकार र नेपालका संगीत शिरोमणि मानिनुहुन्छ यज्ञराज शर्मा सत्याल उनीसँगै नराज ढकाल दरबारमा गाउन गएका थिए रथी लक्ष्मण शमशेरको दरबार र पहिले उनको गीत सुरु हुनु अघि उनी कामिरहेका थिए जब नराज ढकालले गाउन थाले त्यसपछि रथी लक्ष्मण शमशेर काम्न थाले त्यस्तो आवाज थियो नराज ढकालको जीवनको अन्तकालतिर उनलाई पार्किन्सन नामको रोगले ग्रस्त बनायो र उनी बोल्न निकै गाह्रो हुँदै गयो यी धेरै महान संगीतकार गायक गायिकालाई चाहे नातिकाजी चाहे तारादेवी चाहे डाक्टर रहमान त्रिषी चाहे अम्बर गुरूङ धेरैलाई पार्किन्सनले सताएको छ त्यसै गरी पाकिस्तानका चर्चित गजल गायक गजलका बादशाह मेरी हसन जसको आवाजले संसार जुम्थ्यो तर उनकै स्वर पनि पछि जीवनकालको अन्त्यमा खोसियो नराज ढकाल त्यस्तै एक पात्र थिए नेपाली संगीतलाई यो उन्नतिको शिखरसम्म पुर्याउने उनकै स्वरमा यो गीत जीवनको हरेक क्षणमा आउँछ कसैको मलाई आउँछ कसैको जीवनको हरेक क्षणमा आउँछ कसैको मलाई आउँछ कसैको रात उही छ उही छ तारा संगीत प्रवीण नराज ढकालको यो गीत प्राविधिक कारणले हामीले पूरा बजाउन सकेनौं यसलाई हामी पछि पुनः कुनै दिन प्रसारण गर्ने नै छौं नराज ढकालकै चर्चासँग नेपाली संगीतको इतिहास जोडिन्छ अर्को एकजना कलाकारसँग शोभा तिवारी नेपाली गायनमा आफ्नो अलगै शैलीको गायन भएकी गायिका शोभा तिवारी लामो समय संगीतका अध्यापक पनि रहनुभयो लोकगीतको संकलनदेखि लिएर शास्त्रीय संगीतका पुस्तक पनि उहाँले लेख्नुभयो रविन्द्र शाहको शब्द संगीतकार हुतराज शर्माको संगीतमा शोभा तिवारीको यो स्वर कठिन भइसक्यो यहाँ जीवनलाई शोभा तिवारीको स्वर हुतराज शर्माको संगीत रविन्द्र शाहको शब्दमा यो गीत नेपाली संगीतका अत्यन्त सिद्धहस्त संगीतकार हुतराज शर्मा जसलाई हामीले छिटै नेपाली संगीत आकाशबाट गुमायौं भने शोभा तिवारी पनि अब हाम्रा माझ रहेनन् र गीतकार रविन्द्र शाहको पनि लण्डनको क्रमबेल अस्पतालमा उपचारपछि निधन भइसकेको छ र यी तिनैजना श्रेष्ठालाई श्रद्धा सुमन स्वरूप यो गीत हामीले प्रस्तुत गर्यौं अझ राम्रो गीतको आज एक सय दशौं श्रृंखलामा हामी चर्चा गर्दैछौ नेपाली सुगम संगीतका केही अत्यन्त सम्झिनुपर्ने नामहरूका साथमा नेपाली संगीतको गायनमा पीएल श्रेष्ठ अहिले फरक शैलीको स्वर भएका गायक मानिन्थे पीएल श्रेष्ठको स्वर मानिक रत्न फतेमान शिवशंकर तीनैजनाको स्वरको मिश्रण मानिन्थ्यो र उनी शब्द चयनमा र आफ्नो गायकीमा फरक धारा अप्नाउँथे उनको गीतलाई मन पराउने संख्या बेग्लै थियो जीवनको अन्तिम कालसम्म पनि उनी एउटा एल्बमका लागि सक्रिय थिए एउटा शानदार जीवन बिताएका एकदम सहिष्णु प्रवृत्तिका पेल सिंह पेल श्रेष्ठलाई धेरै मान्छेले पेल दाई पेल दाई भनेर सम्बोधन गर्थे र उनको आवाज उनको आवाजको गमक र गायनको शैली अर्कै खालको थियो हातमा एउटा छाता अनि एकदम सैनिक शैलीको हिँडाई उनको व्यक्तित्वको चमक थियो विश्ववल्लभको शब्द शिवशंकरको संगीतमा पेयल श्रेष्ठको आवाज मैले त एउटै फुल चाहेको सिँगै बसन्त के गर्नु मैले त सानो ठाउँ खोजेको आकाश धरती के गर्नु मैले त एउटै फुल चाहेको सिँगै बसन्त के गर्नु मैले त सानो ठाउँ खोजेको आकाश धरती के गर्नु मैले त एउटै फुल चाहेको क्षण शीतल हुन चाहेको आँधी बेरी के गर्नु केही क्षण शीतल हुन चाहेको आँधी बेरी के गर्नु एक क्षण तिर्था खोजे खोजेको साथ समुद्र के मैले त एउटै फुल चाहेको सिँगै बसन्त के गर्नु मैले त सानो ठाउँ खोजेको आकाश धरती के गर्नु मैले त एउटै फुल चाहेको पिएल श्रेष्ठको स्वर शिवशङ्करको सङ्गीतमा विश्ववल्लभको शब्द हाम्रो कार्यक्रम सुनेर हामीलाई दिलेश अरियालले ट्विटरमा मेन्शन गर्नुभएको छ लेख्नुहुन्छ आज बल्ल भूकम्पपछि अजर अमर गीत सुन्दै आनन्द लिइरहेको छु धन्यवाद भनेर त्यसै गरिकन कवि मुरारी सिगदेल लेख्नुहुन्छ आज पनि कार्यक्रम सुन्दैछु पीड़ितलाई सक्दो सहयोग गरौं आफ्नो आफ्नो तर्फबाट भनेर उहाँले अनुरोध पनि गर्नुभएको छ धना पौडेलले देनबडबाट लेख्नुभएको छ ढिलो गरी आइपुगे कार्यक्रममा भनेर यसबाहेक हाम्रो फेसबुकमा हामीलाई धेरै मित्रहरूले शुभकामना र शुभेच्छा पठाउनु भएको छ एक सय दशौं श्रृंखलाको सफलताको लागि यहाँ सबैमा हार्दिक आभार व्यक्त गर्दै अब हामी चर्चा गर्छौं अर्को एउटा कलाकारको बारेमा पीएल श्रेष्ठ मानिक रत्न ज्ञान बहादुर कृष्णमानको एउटा सांगीतिक युगमै एक गायिका देखा परिन् सुशीला कंसाकार गीतकार रत्न शमशेर थापा र गायक प्रेमदोज प्रधान भन्थे सुशीला कंसाकार त्यो समय गायिका तारादेवीसँग टक्कर लिन सक्ने गायिकाका रूपमा चिनिन्थिन् सुशीला कंसाकारका धेरै गीतहरू लोकप्रिय हुनुका साथै अलिक कठिन शैलीका र शास्त्रीय छनक भएका गीतहरू हुन्थे यहाँ गोपालञ्जनको शब्द र संगीतमा सुशीला कंसाकारको स्वरमा यो गीत सुशीला कंसाकारको स्वर गोपाल इन्जनको शब्द र संगीतमा यो गीत प्रसारण हुँदै गर्दा हामीलाई हाम्रो फेसबुकमा प्रतिक्रिया आएको छ कृष्ण केसीको नेटवर्कको कारणले आज पनि लाइभ सुन्न नसकेको अवस्था डाउनलोड गरेर सुन्नुपर्ने भएको छ भनेर लेख्नु भएको छ भने राजेश्वरजीले लेख्नु भएको छ संगीत प्रवीण र राज ढकालको बारेमा केही जानकारी सुनेको थिएँ गायनबाट कुनै कार्यालयको सिसा फुटालिएको आज प्रकाश दाजुबाट सुनेपछि त ढुकै भए भनेर लेख्नु भएको छ धन्यवाद राजेश्वर उदयजी संयोगले नरराज ढकालको जीवनकालको अन्तिम अन्तर्वार्ता मैले उहाँकै घर कुशले चौर जुन पब्लिक युथ क्याम्पसको नजिकै पर्छ उहाँकै निवासमा गरेको थिएँ र उहाँले अन्तर्वार्ताका क्रममा मलाई बारम्बार एउटा कुरा भन्नुभएको थियो मेरो चेली मभन्दा पछिका पुस्तालाई भेट्न प्रधानमन्त्री पुग्छन् तर मलाई हेर्न अहिलेसम्म कुनै नेता आएको छैन भनेर उहाँले गुनासो गर्नुभएको थियो नरराज ढकाल महाकवि लक्ष्मीप्रसाद देवकोटाका प्रिय शिष्य पनि थिए त्यसैले नरराज ढकाललाई लक्ष्मीप्रसाद देवकोटाले आफ्नै भान्जी दुलैको रूपमा दिएका थिए र यसकारण देवकोटाका प्रिय नरराज ढकाल कवि मविसाका प्रिय नरराज ढकाल र नेपाली शास्त्रीय संगीतका धेरै शिष्यहरूका प्रिय गुरू नरराज ढकाललाई हामीले आज सम्झना गर्ने मौका पायौं हाम्रो ट्विटरमा हामीलाई मेन्सन गर्नुभएको छ धनाम पौडेलले किशोर अवस्थामा धेरै सुनिएको गीत अझ पनि उत्तिकै राम्रो लाग्छ मलाई थाहा छैन के हो कस्तो हो पीरती सुशीला कंसाकारको गीतका बारेमा उहाँले लेख्नुभएको छ भने गोकुलजी लेख्नुहुन्छ आजको अझ राम्रो गीतहरू कार्यक्रम छुटेको अवस्था र उहाँले पनि डाउनलोड गरेर सुन्ने आफ्नो जानकारी दिनुभएको छ नराज ढकालको चर्चासँगै हामीले भर्खरै गीत सुन्यौं सुशीला कंसाकारको र सुशीला कंसाकार दीप तारा ताम्राकार वा रमेश ताम्राकार वा योगेश वैद्य यस समयका धेरै कलाकारहरू गायक मानिक रत्नबाट प्रभावित मानिन्छ मानिक रत्नको गीत सुनेरै गायनमा प्रवेश गरेका दीप श्रेष्ठ प्रकाश श्रेष्ठहरू पनि आफ्नो गायनको ख्यातिको चरम चुलीमा पनि मानिक रत्नलाई आफ्नो आदर्श गायक मान्छन् मानिक रत्न स्वयं भारतका चर्चित गायक करण देवानलाई आफ्नो प्रिय गायक मान्छन् भने मानिक रत्नले प्रथम नेपाली रंगीन चलचित्र कुमारीमा गीत गाए पार्श्व गायकका रूपमा र यसको केही समयपछि उनले गायनबाट सन्यास लिए गत केही वर्षदेखि उनी पुनः संगीतमा सक्रिय हुने सिलसिलामा थिए अचानक उनी अस्वस्थ भए र हालै एक दुई हप्ता अगाडि उनी आफ्नो घरबार बिक्री गरेर अन्यत्र कहीँ एक अज्ञात ठाउँमा सरेका छन् र अझ राम्रो गीतको कोशिस छ मानिक रत्नसँग एउटा अन्तर्वार्ताको क्रम जुटाउनेछौ भन्ने यी जानकारीसँगै मानिक रत्नको स्वरमा रहेको नातिकाजीको संगीतमा रहेको रत्न थापाको शब्दको यो गीत सुकीली राउरी सुकुमारी छो तिमीमा छ जवानी दिउ कसरी कसैको नासो मैको निशानी पुर्कन्न माया छाती मरुपी मुस्कानले गोडेरा स्वर्गमै जाऊ मलाई यहाँ पछ्याउन छोडेर नजिक सर्दै सर्दै नाऊ मसँग टाँसिन बन्दै अधेरी बन्दै लुकामारी खेलेर नखोज भर्न मनको शान्ति निर्लज चलेर म श्वास पनि उनकै फेर्छु बिउजदा निदाउँदा प्रेमको हत्या कसरी गरौँ तिमीले फकाउँदा सरापले तिम्रो पिर मेरो सक्दैन नसिन मानिक रत्नको स्वरसँगै आजको कार्यक्रमबाट प्राविधिक मित्र सन्दीप र यो प्रस्तुता प्रकाश हामीलाई बिदा दिनुहोस् भोलि सवा नौ बजे हामी पुनः उपस्थित हुनेछौ नयाँ सन्दर्भ र पुराना गीतका बारेमा हवस् त आज कार्यक्रमबाट बिदा दिनुहोस् कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज